दिनहौ उही जमात साला खालामा भेटिन सक्छ हुन सक्छ यो सज्जन मधु सालामा भेटिन सक्छ दिनहौ उही जमात साला खालामा भेटिन सक्छ हुन सक्छ यो सज्जन मधु सालामा भेटिन सक्छ कस्तो सबुत दिउँ तिमीलाई भनिदेऊ प्रियतमा कस्तो सबुत दिउँ तिमीलाई भनिदेऊ प्रियतमा तिमीले गरेथ्यौ चुम्बन गालामा भेटिन सक्छ हुन सक्छ यो सज्जन मधु सालामा भेटिन सक्छ यो शहीदको सालिक सधैँ झुकिरहे झैँ भान हुन्छ यो शहीदको सालिक सधैँ झुकिरहे झैँ भान हुन्छ होला यसको अस्थि पञ्जर सुस्ता कालामा भेटिन सक्छ हुन सक्छ यो सज्जन मधु सालामा भेटिन सक्छ मुटु अपहरणको सजाय चुकाइरहेछ मुटु अपहरणको सजाय चुकाइरहेछ अपराधी धड्कनको बन्द तालामा भेटिन सक्छ हुन सक्छ यो सज्जन मधु सालामा भेटिन सक्छ वर्षौँ खनिरहेछ अह भेटिन्न मट्टीमा हिरा वर्षौँ खनिरहेछ अह भेटिन्न मट्टीमा हिरा पक्कै रहस्य किसानको कोदालामा भेटिन सक्छ हुन सक्छ यो सज्जन मधु सालामा भेटिन सक्छ सबैले लखेट्छन् यार पछि पछि लोकाचार नै सबै सबैले लखेट्छन् यार पछि पछि लोकाचार नै सबै एक्लो अज्ञात आज भोलि ओरालामा भेटिन सक्छ दिनहु उही जमात साला खालामा भेटिन सक्छ हुन सक्छ यो सज्जन मधु सालामा भेटिन सक्छ हाल आन्ध्र प्रदेश दक्षिण भारतमा रहनुभएका खाँदबारी दुई सङ्खुवा सभाका श्रोता सुरज सोडारी अज्ञातको यसै गजलसँगै फेरि पनि स्वागत गर्न चाहन्छौँ कार्यक्रम यो साँझ यो सुभाषमा जीवनको सत्यताबारे वर्षौँ खोजमा बिताएका यी साधकलाई कसैले भन्यो त्यो पहाड तलको गुफामा जाऊ त्यहाँभित्र ठुलो पोखरी छ पोखरीलाई सोध सत्यता के हो पोखरीले जवाफ दिनेछ गुफाभित्रको पोखरी नजिक गई यी साधकले आफूले वर्षौँ खोजमा बिताएको प्रश्न चिच्चाएर सोधे पोखरीको गहिराईबाट जवाफ आयो यो पहाड पारीको गाउँ जाऊ त्यहाँ तिमीले खोजेको जवाफ पाउनेछौ आशा र कौतूहलता मनभरि लिएर साधक पहाड चढेर पारीको गाउँमा झरे जहाँ मात्रै तीनवटा सुनसान दोकानहरू फेला परे पहिलो पसलले धातुका टुक्राहरू बेचिरहेको थियो अर्कोले काठको र तेस्रोले पातला तारका टुक्राहरू बिक्रीमा राखेको थियो यी कुनै पनि कुराले सत्यताको खोज बारेमा केही बताउने सङ्केत नै थिएन निराश यी साधक गुफामा फर्किए र पोखरीसँग स्पष्टीकरण मागे जवाफमा यिनले यति मात्रै पाए तिमीले भविष्यमा बुझ्नेछौ तर साधक पोखरी छेउमा बसेर विरोध जनाइरहे महिनौ त्यहाँ बसे र स्पष्टीकरण मागे तर कहीँ कतैबाट केही सुनिएन पछि त्यहाँबाट निस्केर यिनी आफ्नै पुरानो यात्रा जारी राख्ने निर्णय गरे र सत्यताको खोजमा हिँडे वर्षौ बित्यो गुफाभित्रको पोखरी र पहाड पारीको गाउँको याद फिका भएर गइसकेको थियो तर पूर्णिमाको एक रात जङ्गलको बाटो भएर हिँड्दै गर्दा सुनिएको सितारको सुमधुर धुनले यी साधकको ध्यान खिच्यो मन्त्रमुग्ध पार्ने धुन कोही महान महारतले बजाइरहेको छ भन्ने भन्न सकिन्थ्यो साधक सितारको धुन पछ्याउँदै एउटा कुटीसम्म पुगे जहाँ यी साधक वाद्यवादकहरूलाई हेरेको हेरै भए तारहरू बीच नाचिरहेका औँलाहरू राम्ररी निहाले र अचानक यी साधक खुसीले चिच्चाए सितार तार धातु काठ गुफा पोखरी पहाड पारीको गाउँ यिनको दिमागमा सबै कुरा याद आयो अन्त्यमा साधकले पोखरीको त्यस बेलाको सन्देश बल्ल बुझे हामीलाई जीवनमा चाहिने सबै कुरा यहाँ उपलब्ध हुन्छन् हाम्रो काम भनेको यी सबैलाई सही ढङ्गले जोड्नु र उचित प्रयोग गर्नु हो टुक्रा टुक्रालाई अलग्गै हेर्ने हो भने कुनै पनि कुरा अर्थपूर्ण देखिने छैन तर तिनलाई एकसाथ मिलाउँदा बित्तिकै नयाँ एक इकाइको उत्पत्ति हुन्छ जसको परिकल्पना सायद हामीले गरेका हुँदैनौँ यही नै हो जीवनको वास्तविक सत्यता la paz. शङ्का गर्ने बानी ओ तिमी आगो बन्यो भने म बनुला पानी हा तिमी आगो बन्यो भने म बनुला पानी हवस् त यसका साथै आजको कार्यक्रमबाट विदा माग्ने बेला भयो तपाईँलाई आजको हाम्रो श्रृङ्खला कस्तो लाग्यो प्रतिक्रियाका लागि हाम्रो इमेल ठेगाना हजुरको पत्र एट जिमेल डट कम कार्यक्रम सम्बन्धी विस्तृत जानकारीका लागि हाम्रो वेबसाइट रन्सी मिडिया डट कममा लगन गर्नुहुन अनुरोध गर्दछौँ निर्माता रन्सी र प्रस्तुता प्रदीप गिरी बिदा चाहन्छौँ शुभरात्री मा